वर्षासँगै विभिन्न खाले रोगको संक्रमणमा वृद्धि पूर्वी चितवनको पिप्लेमा बसको ठक्करबाट एक युवकको मृत्यु इराकमा सुरक्षाकर्मीको गाडीमा आक्रमण साठी जनाको मृत्यु अल्जेरियाको राष्ट्रिय विमान एयर सेवा एयर अल्जेरियनको विमान सम्पर्कविहीन र फिफाको ड्रिम टिममा उत्कृष्ट एघार जना खेलाडीमा जर्मनी र ब्राजिलका चार जना छानिए टिममा पर्न सफल खेलाडीलाई पुरस्कारको पनि व्यवस्था नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाटसँगै इन्टरनेट अनलाइनमा W dot radio Arpan dot com dot NP मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा स्वागत छ सहकर्मी सुजितासँगै म ध्रुवराज संविधान निर्माणका विषयमा प्रमुख दलहरूसँग वार्ताको तयारी लगायतका विषयमा छलफल गर्न नेपाली कंग्रेसको पदाधिकारी बैठक आज बस्दैछ अहिले केही बेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले संविधान निर्माणका क्रममा दलहरूबीच रहेका मुख्य विवादका विषयमा कसरी सहमति गरेर अगाडि जाने भन्ने विषयमा छलफल गर्नेछ आजको बैठकमा कंग्रेसभित्रको आन्तरिक विवाद र नयाँ थपिएका नगरपालिकाहरूका विषयमा पनि छलफल हुने कंग्रेस उपसभापति सभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो उहाँले नयाँ थपिने नगरपालिकाको आवश्यकता मूल्याङ्कन पार्टीमा देखिएको आन्तरिक विवाद अन्त्य गर्ने विषयमा आज छलफल हुने बताउनुभयो पौडेलले प्रमुख दलहरूबीच भोलिबाट वार्ता शुरू हुने पनि जानकारी दिनुभयो उहाँले समयमै संविधान जारी गर्ने सबै दलहरूले प्रतिबद्धता सुनाए पनि केही विषयमा विवाद रहेकाले छलफलबाट विवाद मिलाउने बताउनुभयो संवैधानिक राजनैतिक संवाद तथा सहमति समितिले तल्लो सदनको नाम प्रतिनिधि सभा राख्ने र अठार वर्ष उमेर पुगेकालाई मतदानको अधिकार हुने तत्कालीन संविधान सभाको संवैधानिक समितिले गरेको सहमतिलाई अनुमोदन गरेको छ अघिल्लो संविधान सभा मातहतको संवैधानिक समितिले प्रस्तावित नयाँ संविधानका अन्तर्वस्तु मध्ये अडचालिस विषयमा सहमति गरेको थियो तिनै सहमतिमाथि समितिको अघिल्लो बैठकले संक्रमणकालीन व्यवस्था कसरी गर्ने भन्ने एघारवटा विषयमा सहमति कायम गरिसकेको छ भने बाँकी विषयमा आजको बैठकमा छलफल भएको एक सदस्यले जानकारी दिएका छन् छलफलमा प्रत्येक सदनमा कति सदस्य हुने माथिल्लो सदनमा कस्तो प्रतिनिधित्व हुने प्रदेश व्यवस्थापिकामा सदस्य संख्या कति हुने कार्यकारी राष्ट्रपति सहितको एक सदनात्मक व्यवस्थापिका रहने वा नरहने लगायतका विषयमा सहमतिका लागि भएको छलफलमा सभासदहरूले सैद्धान्तिक रूपमा आफ्ना धारणा राखेका थिए राज्यको पुनर्संरचना र निर्वाचन प्रणालीमा सहमति गर्दा सम्बोधन गर्ने गरी विवादको सूचीबाट हटाउने सहमति समेत भएको छ बैठकमा पूर्व प्रधानमन्त्री एवं सभासद पुष्पकमल दाहाल र माधव कुमार नेपाल सभासदहरू रामचन्द्र पौडेल कमल थापा चित्रबहादुर केसी नारायणमान विजुक्ष गोकर्ण विष्ट लगायतले आफ्नो धारणा राखेका थिए व्यवस्थापिका संसदको शून्य समयमा सभासदहरूले समसामयिक राजनैतिक विषय तथा आफ्नो निर्वाचन क्षेत्रको समस्याबारे सदन र सरकारको आकर्षण गराएका छन् कंग्रेस सभासद अर्जुन नरसिंह केसीले सरकारले काठमाडौँको टोखा हुँदै नुवाकोट जाने बाटोमा सवारी कर लगाउन थालेकोमा आपत्ति सुनाउँदै करले जनजीवन कष्टप्रद भएको हुँदा तत्काल निर्णय फिर्ता लिन माग गर्नु भएको छ सवारी करले नुवाकोटका एकसठी गाउँ विकास समितिलाई प्रत्यक्ष प्रभाव पारेको तर्फ आरोपमा आफूले सरकारको ध्यानक्षण गराउँदा हालसम्म कुनै सुनवाई नभएको केसीको गुनासो छ एमाले सभासद भीम राहुलले नेपाल सरकारलाई भारत सरकारले प्रस्ताव गरेको विद्युत व्यापार सम्बन्धी विषयमा के के कुरा उल्लेख छ र यसका बारेमा सरकारले सदनलाई जानकारी दिन माग गर्नुभयो उहाँले विद्युत व्यापार सम्बन्धी सम्झौता गर्दा पारस्परिक हितमा हुनुपर्छ भन्नुभयो एकीकृत माओवादीका सभासद हरिवल गजुरेलले नेपाल सरकारलाई भारत सरकारले प्रस्ताव गरेको नेपाल भारत सम्झौता सम्झौताबारे सरकारको धारणा सदन मार्फत सार्वजनिक गर्न माग गर्नु भएको छ वहाँले देशभर आएको अविरल वर्षाले जनधनको क्षति भएको तर्फ पनि सरकार र सदनको ध्यानक्षण गराउनु भएको थियो विपक्षी दल राप्रपा नेपालका सभासद कमल थापाले भारतका परराष्ट्र मन्त्रीको भोलिदेखि हुने नेपाल भ्रमणलाई दुवै देशको हितमा सफल बनाउन आवश्यक भएको धारणा राख्नु भएको थियो रमेश लेखकले महाकाली नदीमा आएको बाढ़ीले सुदूरपश्चिम पश्चिमाञ्चल विकास क्षेत्रका विभिन्न जिल्ला प्रभावित भएको हुँदा त्यस क्षेत्रमा सरकारले तत्काल राहत पुर्याउनुपर्ने माग गर्नु भएको थियो त्यस्तै नेकपा एमालेका सभासद भरत मोहन अधिकारीले वैदेशिक रोजगारी सम्बन्धी जरूरी सार्वजनिक महत्वको प्रस्ताव संसदमा पेश गर्नु भएको छ देशको कुल कुलग्रास्त उत्पादनमा दोस्रो स्थान ओगटेको वैदेशिक रोजगारी व्यवस्थित नभएको भन्दै सभासद अधिकारीले यो प्रस्ताव पेश गर्नु भएको हो वार्षिक पाँच खरब रूपियाँ राजस्व भित्रनेर देशको कुल ग्रास्त उत्पादनमा तेइस प्रतिशत योगदान भए पनि यो क्षेत्र व्यवस्थित हुन नसकेको अधिकारीको भनाइ छ प्रस्तावमा अधिकारीले रेमिट्यान्स हितका काममा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल आवश्यक भएको बताउनुभयो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साउन अठार गते नेपाल आउने निश्चित भएको छ नेपालका लागि भारतीय राजदूत रणजित रेले हिजो सिंहदरबार पुगेर परराष्ट्र मन्त्रीलाई यसबारेमा औपचारिक जानकारी गराउनु भएको हो परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेले आज प्रधानमन्त्रीलाई मोदीको नेपाल भ्रमणको मितिबारे औपचारिक जानकारी गराउनु भएको छ प्रधानमन्त्री को सहमतिपछि औपचारिक रूपमा मिति तय गरिँदैछ भारतले साउनको अठार गते आइतबार नेपाल आउने र उन्नाइस गते सोमबार पशुपतिनाथको दर्शन गर्ने गरी प्रस्ताव गरेको छ भारतीय प्रधानमन्त्रीले नेपाल भ्रमणका बेला राष्ट्रपति डाक्टर रामरण यादवसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ भने नेपालका समकक्षी सुशील कोइरासँग द्विपक्षीय वार्ता गर्नुहुनेछ नेकपा एमालेका नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र चिनिया राष्ट्र ओछुन ताइबीच भेटवार्ता भएको छ नेपालको नेचे निवास कोटेश्वरमा आज बिहान भएको भेटमा पछिल्लो राजनैतिक अवस्था नेकपा एमाले भर्खरै सम्पन्न नवौं महाधिवेशन तथा नेपाल चीन सम्बन्धका विषयमा छलफल भएको छ नेपाल र चीनबीच रही आएको गहिरो सम्बन्धलाई बलियो बनाउन एमालेको नयाँ नेतृत्वसँग सहकारी गर्न चीन तयार रहेको चिनिया राजदूतले बताउनु भयो भएको नेपालको निजी सचिवालयले जनाएको छ भेटमा पूर्व प्रधानमन्त्री नेपालले राजनीतिक क्रान्तिको एउटा चरण सम्पन्न भएको र अबको प्रमुख कार्यभार आर्थिक क्रान्ति रहेको विषय सहितको राजनीतिक दस्तावेज महाधिवेशनबाट पारित भएको जानकारी गराउँदै अब आफ्नो ध्यान आर्थिक क्रान्ति र जनताको समृद्धितर्फ केन्द्रित रहने बताउनुभयो नेपालले सहमतिका साथ निर्धारित समयभित्रै संविधान निर्माण गर्न राजनैतिक दलहरू प्रयासरत रहेको चिनिया राजदूतलाई जानकारी गराउनु भएको छ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुनसरी मोरङ सिमसाई आयोजना प्रमुख विनय कुमार सिंह र उनकी श्रीमती अल्का सिंह विरुद्ध अकुत सम्पत्ति कमाएको दावीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ सिंहले एक करोड़ पैंतालिस लाख छयत्तर हजार छ सय अठासी रुपियाँ गैर कानूनी रूपमा आर्जन गरी स्रोत खुलाउन नसकेको दावीसहित मुद्दा दायर गरेको हो अख्तियारले सिंह सम्पत्तिको सिंह दम्पतिको नाममा बैङ्कमा रहेको एक करोड बत्तीस लाख बहत्तर हजार दुई सय एघार रुपियाँ जफत गर्न तथा अन्य चल अचल सम्पत्तिबाट असुलपर गर्न माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ चितवनमा बढ्दो गर्मी र वर्षासँगै विभिन्न खालका रोगहरूको संक्रमणमा वृद्धि भएको छ देशका अन्य जिल्लामा जस्तै चितवनमा पनि भाइरल ज्वरोका साधा जन्डिस उच्च ज्वरो रूगाखोकी टाइफाइड मेनिन्जाइटिस लगायतका रोगीहरू अस्पतालमा थपिएका छन् चितवन मेडिकल कलेजले बिरामीको चाप उच्च भएपछि अस्पतालमा वार्ड थप गरेको छ अस्पतालमा ओपीडी सेवामा दैनिक नौ सयको हाराहारीमा बिरामी आउने र सयभन्दा बढ़ी नयाँ बिरामी भर्ना हुने गरेको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिनुभयो नयाँ बिरामीलाई मध्यनजर गरेर अस्पतालले पैंतालिस सहितको वार्ड थप गरेको लम्सालले बताउनुभयो चितवन जिल्लामा छिमेकी जिल्लाका साथै भारतबाट समेत बिरामीहरू आउने गरेका कारण बिरामीको चाप बढ़िरहेको चिकित्सकहरूले बताएका छन् ठूला ठूला अस्पताल र देशकै समेत केन्द्रबिन्दु भएका कारण धेरै बिरामीहरू उपचारका लागि चितवन आउने गरेका छन् जिल्लामा बढ़ेको रोगको संक्रमण कम गर्न जिल्ला जनस्वास्थ्य कार्यालयले औषधि वितरण तथा जनचेतना अभिवृद्धिका काम गरिरहेको जनस्वास्थ्य प्रमुख केयर सिंह गोधारले बताउनुभयो पूर्वी चितवनको पिप्लेमा बसको ठक्करबाट आज बिहान एकजनाको मृत्यु भएको छ पूर्व पश्चिम राजमार्ग अन्तर्गत पिप्ले नौ झुरझुरीमा नानगढबाट काठ तर्फ जाँदै गरेको ना तीन ख तेह्र शून्य चार नम्बरको बसको ठक्करबाट भण्डारा आठका एक्काइस वर्षीय सुन्दर श्रेष्ठको मृत्यु भएको हो बसको ठक्करबाट घाइते भएका श्रेष्ठको उपचारका क्रममा चितवनको मेडिकल कलेज मा मृत भएको प्रहरीले जनाएको छ उता पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौँडा एघार थाना भर्याङमा भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ ज्यान जानेमा हेटौँडा दसका चौवालिस वर्षीय ध्रुव गहतराज रहेका छन् वीरगञ्जबाट काठमाडौँतर्फ जान आउँदै गरेको नाचार्ख पचास पचहत्तर नम्बरको ट्रकले हेटौँडातर्फ जाँदै गरेको ना सोह्र प बयासी नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गहतराजको घटनास्थल मृत भएको जिल्ला प्रहरीकारले मकवानपुरले जनाएको छ बस र बसका ट्रक र ट्रकका चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ माछा मार्न गएका एक वृद्धको खोलाले बकाएर नलप्रासीमा ज्यान गएको छ दुम्की दुम्की बास दुईका पचहत्तर वर्षका अतल सिंह राक्सा मकरको बिनही खोलाले बोकाएर ज्यान गएको हो ढुङ्गामा अड्किएको जाल झिक्न खोलामा पस्दा उहाँलाई बोगाएको स्थानीय पवित्र जीसीले जानकारी दिनुभयो बिहान आठ बजेतिर माछा मार्न गएका मकरको सब दुम्की बास एकमा फेला परेको थियो नवलप्रासीमा लागू औषध सहित पक्र परेका एक भारतीय सहित दुईजनालाई लागू औषध ऐन अन्तर्गतको मुद्दाजलाई कारवाही प्रक्रिया अघि बढाइएको छ पक्राउ पर्नेमा भारतको महाराजगंज जिल्लाका मोहम्मद इमरान र बैजनाथ कुहार रहेका छन् भारतबाट नवलप्रासी आउँदै गर्दा तीन पत्ता चौबिस क्याप्सुल इस्मा स्मास सहित महेशपुरमा चेक जाँचका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो पक्राउ परेकालाई लागू औषध अन्तर्गतको मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी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 महाशाखाले सुनाएको छ त्यस्तै भोलि बिहान पानी पर्ने र दिउँसो भने बादल लाग्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरी सोप्रति सचक भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ अर्पण मौसम अर्पण मौसम यस अर्पण मौसम झुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो विदेशका समाचार इराकमा कैदी बोकेको सुरक्षाकर्मीको बसमाथि विद्रोहीले आक्रमण गर्दा साठी जनाको मृत्यु भएको छ जसमा एकाउन्न जना कैदी र नौजना सुरक्षाकर्मी छन् ताजीको एक सैन्य बसबाट कैदी बोकेर बगदादको कारागारतर्फ गरेको सुरक्षाकर्मीको बस लक्षित गरी बम आक्रमण गरेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोइटर्सले जनाएको छ विस्फोट लगत्तै विद्रोहीले गोलाबारी पनि गरेका र केही घाइते भएका छन् आक्रमणको जिम्मा अहिलेसम्म कुनै पनि समूहले लिएको छैन अल्जेरियाको राष्ट्रिय विमान सेवा एयर अल्जेरियनको विमान सम्पर्क विहीन भएको छ बुर्किना फासोबाट उडेको विमान पचास मिनटमा विहीन भएको हो एयर अल्जेरियाले आफ्नो विमान सम्पर्क विहीन भएको पुष्टि गरेको बीबीसीले जनाएको छ फ्लाइट एस फ्लाइट एच पचास सत्र विमानमा एक सय दसजना यात्रु र छ जना चालक दलका सदस्य रहेको समाचारमा जनाइएको छ यो विमानले ओगाडो गोबाट अल्जेरियाका लागि हप्ताको चार पटक उडान भर्दै आएको थियो हराएको विमान स्थानीय समय अनुसार बिहान पाँच बजेर दस मिनटमा अवतरण गर्नुपर्ने थियो एयर अल्जेरियाले विमानको बारेमा अनुसन्धानका लागि आपतकालीन योजना अघि सारेको अन्तर्राष्ट्रिय संचार माध्यमले सुनाएका छन् खेल समाचार ब्राजिलमा सम्पन्न विश्वकप फुटबलको प्रदर्शनको आधारमा छनौट गरिएको उत्कृष्ट एघारजना खेलाड़ीमा जर्मनी र ब्राजिलका चार चार जना परेका छन् त्यसै गरी अर्जेन्टिनाका दुई र कोलम्बियाका एकजना छानिएका छन् विश्व फुटबल महासंघ फिफाको वेबसाइट फिफा डट क्लब सदस्यहरूले जुन महिनाको सत्ताइसदेखि जुलाईको तेह्र तारिकसम्मको खेलको आधारमा ड्रिम टिमको छनौट गरेका थिए सबै क्लब सदस्यहरूको रोजाइलाई एकीकृत गरी ड्रिम टिम सार्वजनिक गरिएको हो ड्रिम टिममा German goalkeeper Manuel Neuer defender Mats Hummels midfielder Toni Kroos र स्टाइगर थोमस मुलर परेका छन् त्यसै गरी प्रशिक्षकमा पनि जर्मन प्रशिक्षक जो चिन लो छानिएका छन् ड्रिम टिममा ब्राजिलका पनि चारजना खेलाडी परेका छन् कप्तान defender Thiago Silva Davis David Luiz र मार्सेलो अनि स्ट्राइकर नेमार परेका छन् त्यसै गरी अर्जेन्टिनाका स्ट्राइकर लियोनेल मेसी र मिडफिल्डर एन्जेल डी मारिया पनि ड्रिम टिममा परेका छन् गोल्डेन बुट विजेता कोलम्बियाका जेम्स रेडिगेज पनि ड्रिम टिममा परेका छन् ड्रिम टिममा पर्न सफल खेलाडीहरूलाई विभिन्न पुरस्कारको पनि व्यवस्था गरिएको छ अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक सभासदद्वारा समसामयिक राजनीतिक विषय तथा आफ्नो निर्वाचन क्षेत्रको समस्यामा सदन र सरकारको ध्यान आकर्षण एमालेका सभासद भरतमन अधिकारीद्वारा वैदेशिक रोजगारी सम्बन्धी जरुरी महत्वको प्रस्ताव संसदमा पेश भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साउन अठार गते नेपाल आउने निश्चित अख्तियारद्वारा भ्रष्टाचारको आरोपमा सुनसरी मोरङ सिमसाई आयोजनाका प्रमुख विनय कुमार सिंह विरूद्ध मुद्दा दायर चितवनमा बढ्दो गर्मी र वर्षासँगै विभिन्न खाले रोगको संक्रमणमा वृद्धि पूर्वी चितवनको पिप्लेमा बसको ठक्करबाट एक एकजनाको मृत्यु इराकमा कैदी बोकेको सुरक्षाकर्मीको गाड़ीमा आक्रमण साठी जनाको मृत्यु अल्जेरियाको राष्ट्रिय विमान सेवा एयर सम्पर्कविहीन र कोट ड्रिम टिममा उत्कृष्ट एघारजना खेलाड़ीमा जर्मनी र ब्राजिलका चार चारजना छानिए टिममा पर्न सफल खेलाड़ीलाई पुरस्कारको पनि व्यवस्था अवस्था साँझ पाँच बजेको अर्पण बुलेटिन सकियो सहकर्मी सुजितासँगै ध्रुवराज विदा भई नमस्कार Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट